हजुर सर्वप्रथम त यहाँलाई हार्दिक स्वागत छ ओजेलका खबरको तर्फबाट हजुर धन्यवाद प्रेमजी पहिला श्रोतालाई आफ्नो परिचय बताइदिनुहोस् हजुर मेरो नाम दीपक सापकोटा हो मेरो घर चाहिँ वामी गाविस वार्ड नम्बर पाँच अन्तर्गत वामी अर्चुङ हजुर अर्चुङबाट बसाइस तराई गरी खास पल्टारमा हो अहिले वामी टक्सरको बजार आज हाम्रो एक सय पचहत्तरौँ श्रृङ्खलामा आइपुग्दा हामीले अपेक्षा पनि राखेका थिएनौँ आज ओजेल खबरको कुनै दाताले यसरी एउटा कोष स्थापना गरिदिनुहुन्छ भन्ने कुरा हामीले सोचेका पनि थिएनौँ हामीले कैयौँ ठुलै समस्याहरू झेल्दै हामी यहाँ यहाँसम्म आइपुगेका हौँ यस अवसरमा तपाईँले आफ्नो आमाको स्मृतिमा भन्नुभएको छ होइन ओजेल खबरको आफ्नै कोष स्थापना गरिदिन्छु भन्नुभएको छ यसका लागि ओजेलका खबर युनिट तर्फबाट तपाईँलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ सबैभन्दा पहिला तपाईँलाई पनि धन्यवाद र तपाईँको पुरै ओजेलका खबरहरूको युनिटलाई पनि धन्यवाद दिन चाहन्छु म पनि कसरी प्रभावित भएर तपाईँले ओजेल खबरको आफ्नै कोष स्थापना गरिदिन लाग्नुभयो तपाईँको कार्यक्रम सुन्दै आएको छु र मैले प्रत्येक कार्यक्रममा सहयोग गर्ने चाहना हुँदै हुँदा पनि नगर्न सक्ने नसकेको कारणले हजुर अहिले यो मेरो मनमा विस्थापित भएको कुरा हो किन भन्दाखेरि अहिले नोटिङम भन्ने सहरमा बस्दछु युकेको हजुर त्यहाँ अब आफ्नै परिवार पनि सञ्चालन गर्न पर्ने हुने र नोकरी पनि गर्न पर्ने हुने हजुर प्लस अब हाम्रो कार्यक्रम सुनेपछि म त्यहाँ ठिकै नै अब भनौँ न भित्रदेखि नै एकदम खुसी लागेको छ तर पनि मैले सहयोग गर्न पाइनँ किन भन्दाखेरि अब काममा गइन्छ बाह्र तेह्र घन्टा अनि वापिस आउनु पर्यो अनि आएपछि अब टाइम हुँदैन कोही बेला अर्कन्दैन राति सोधिन्छ रमजीसँग कुरा गर्नु पर्यो सहयोग गर्न पर्ने हो भन्ने चाहिँ भित्र मनमा चाहिँ हुने अनि सहयोग गर्न नपाइने अहिले मेरो मनमा के आइरहेको भन्दाखेरि एउटा अक्षय कोष चाहिँ सुरु गर्ने अक्षय कोषमा चाहिँ रेगुलर रूपमा मेरो चाहिँ भन्नु पर्यो मेरो शरीर हात पाखुरा चलन झरी यो अक्षय कोषमा चाहिँ कन्टिन्यू कन्ट्रिब्युसन मेरो चाहिँ होस् भनेर चाहिँ मन्त्री मैले चाहिँ जो पनि मैले इन्कम गरिरहेको छु त्यसको केही पनि पर्सेन्ट अथवा जो पनि भनौँ अथवा मैले एउटा अमान तोकेको छु अहिले नभएर मिसेसले पनि मेरो मिसेसको नाम सीता खरेल हो सीता खरेलजीको माइती घर कहाँ हो सीता खरेलको इन्द्रेगौडा ए इन्द्रगौडा हो सीता खरेलजीको हजुर आमाको नाम लिइदिनुहोस् जसको स्मृतिमा तपाईँले ओजेल खबरको अक्षयको स्थापना गर्दै हुनुहुन्छ आमाको नाम चाहिँ चन्द्रकला सापकोटा हो हामीलाई चाहिँ सुन्तले भनेर पनि चिनिन्छ बुवाको नाम बुवाको नाम गुणाखर सापकोटा हो हामीलाई सुन्तले गुणाखर भनेर चिनिन्छ होइन ए सुन्तला व्यापार गर्नुहुन्थ्यो क्या सुन्तले सुन्तले मिलिन्छ सुनबी भन्दाखेरि सुन्तले दीपक पनि भन्ने गरिन्छ सुन्तले दीपक भनेर गाउँमा अथवा शर्मा धेरै जसोले हुनुहुन्छ सुरुमा कोषका लागि कति रकम राखिदिनुहुन्छ र पछि मासिक कति प्रतिशत जम्मा गरिदिनुहुन्छ प्रतिशत भन्दा पनि अहिले भर्खरै तपाईँको अस्ति गौतमजीको खबरको पुरा गर्ने भने उहाँको लागि पचास पाउन्डको हिसाबमा पुरा गर्ने हो भने आजको रेट अनुसार तपाईँको आठ हजार नेपाली हजुर भर्खरै स्थापना गरेको मेरो आमाको स्मृति कोषमा पचास पाउन्ड आठ हजार हजुर प्लस एभ्री महिना मैले चाहिँ त्यो आठ हजार मात्रै नभएर आठ हजार चाहिँ सुरुवात केही हुन पर्यो भन्ने हिसाबले मात्रै हो तपाईँको मेरो जिन्दगी चलनजरी भन्नाको मतलब प्रेम सुनाजीको कार्यक्रम चलनजरी र मेरो आत्माको र चलनजरी मैले प्रत्येक महिनाको यहाँको ट्वेन्टी फाइभ पाउन्ड पच्चिस पाउन्ड यहाँको जो कि आजका रकमका हिसाब तपाईँको चार हजार हुन्छ हजुर चार हजार प्रत्येक महिना मैले चाहिँ डिपोजिट गर्न डाइरेक्ट डेबिट गर्न चाहन्छु म के सहयोग गर्न चाहन्छु भने हजुर तपाईँ लुकेका लुगाइएका खबरहरूलाई तपाईँको मुखमा ल्याउनको लागि गर्नु भएको छ त्यसको लागि सहयोग गर्न चाहन्छु हस् धेरै धेरै धन्यवाद छ दिपक सापकोटाजी र सीता खराल सापकोटाजीलाई किनभने हाम्रो मर्म बुझिदिनु भयो हामीले पनि बडो कठिन सङ्घर्ष गरेर यहाँसम्म आइपुगेका हौँ यसका लागि धेरै धेरै धन्यवाद जुन कोष खोल्दै हुनुहुन्छ यसलाई अझै ठुलो बनाउन सकियोस् र यसरी नै अन्य नेपालीले पनि सहयोग गर्नुभयो भने यसलाई ठुलो बनाएर धेरै पीडितहरूलाई हामीले गर्न सकियो आगामी दिनमा सम्पर्कमा रहिरहनेछौ भन्दै अन्त्यमा केही भन्ने मन लागेको कुरा छ भने भनिदिनुहोस् श्रोतालाई कुरा के भन्न चाहन्छु भने यो जो हाम्रो कोष हो यो कोषमा कुनै पनि देशबाट कुनै पनि व्यक्तिले हजुर रकम गर्न सक्नेछ प्रत्येक महिनाको एउटा केही कन्ट्रिब्युसन दिन सक्छु भने हजुर त्यस्तै अरू कुनै पनि नेपाली हाम्रो भाइ भाइ दिदी बुवा आमा जो पनि हुन्छ उहाँले दिन सक्नुहुन्छ भने यस कोषमा जम्मा गर्न सक्नुहुनेछ र यो रकम चाहिँ सही ठाउँमा हाम्रो चाहिँ लगानी हुनेछ भन्ने मलाई पूर्ण रूपमा आशा छ हस् धेरै धेरै धन्यवाद अहिले भर्खरै रेडियो गुल्मीका स्टेसन म्यानेजर नवराज भूषाल पनि यो घोषणा कार्यक्रममा हुनुहुन्छ नेपाल पत्रकार महासङ्घ गुल्मीका अध्यक्ष पनि हुनुहुन्छ यस तपाईँले जो उज्यालो खबरको आफ्नै कोष स्थापना गरिदिनु भयो त्यसका लागि स्टेसन म्यानेजर समेत रहनुभएका नवराज भूषालले धन्यवाद दिन चाहँदै हुनुहुन्छ कृपया उहाँसँग कुरा गर्नुहोस् है त दिपकजी नमस्कार नमस्कार हजुरले जुन ओजेलका खबरले गाउँघरमा रहेका घटनाक्रमहरूलाई लुकेर बसेका समाचारहरूलाई बाहिर ल्याउनको लागि जुन आर्थिक सहयोग गर्नुभयो र जुन सहयोगको घोषणा गर्नुभएको छ यसको लागि म नेपाल पत्रकार महासङ्घ गुल्मी तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु हजुरहरूलाई पनि प्रेम सुना लगायत तपाईँको अल युनिटलाई मेरो हृदयदेखि नै धन्यवाद म पनि दिन चाहन्छु यस्तै सामाजिक कार्यहरू गर्दै जानु होला साह्रै अप्ठ्यारो थियो हाम्रो गाउँघरमा समाचार लिन जानको लागि अब केही सहज गरिदिनु भएको छ यसको लागि धन्यवाद दिन चाहन्छु र बिदा हुन चाहन्छु हवस् त दिपक सापकोटाजी नेपाल पत्रकार महासङ्घका अध्यक्ष नवराज भूषालले पनि यहाँलाई हार्दिक धन्यवाद दिनुभयो यस अवसरमा हामी यो पनि सम्झिन चाहन्छौँ युके समाज जो छ त्यो उसले हामीलाई यो उच्च प्रवृत्तिको रेकर्डर मिलाइदिएको छ त्यो उसैको रेकर्डरबाट हामीले रिपोर्ट बनाइरहेका छौँ यस अवसरमा युके समाजलाई पनि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ चाहन्छौँ यस ओजेलका खबरको एक सय पचहत्तरौँ श्रृङ्खलामा आइपुग्दा ओजेल खबरले आफ्नै कोषको तपाईँले जुन स्थापना गरिदिनु भयो हामी धेरै धेरै आभार प्रकट गर्दै आगामी दिनमा तपाईँले सोचे अनुसारको मानव उद्धारको कार्यमा हामी खटिनै रहनेछौँ भन्ने प्रतिबद्धता समेत जाहेर गर्दछौँ दिपकजी धन्यवाद हस् धन्यवाद